ज्यान्छ टाढा तै पनि मन आउँदैछ आज खोल्नुहोस् है रेडियो गजल गुन्जन आउँदैछ आज अलिकति भावनाका कुरा अलिकति सिर्जनाका कुरा अनि अलिकति गजलका कुरा कार्यक्रम गजल गुन्जन हरेक बुधबार राति नौ पन्ध्र बजे मात्र रेडियो देवदह एक सय छ थुप्लो छ मेगा हर्समा गजलको विकास स्रष्टाको सम्मान गजल गुन्जनको अभियान सँग आँखाहरू जुधाउन नआऊ भित्र बस तिमी बिझाउन नआऊ मुटुभित्र बसेको छ तस्बिर त तिम्रो मुटुभित्र बसेको छ तस्बिर त तिम्रो झझल्काउँदै झझल्कोमा टल्काउन नआऊ छटपटीमै बित्यो रात कोल्टे फेर्दै मेरो एकै झपको निधाको छु जगाउन नआऊ भेट्न आउँछौ कोसेलीमा यादहरू बोकी यसै गरी सपनीमा सताउन नआऊ वेदनाको ज्वालोभित्र जलेको छ गाउँले वेदनाको ज्वालोभित्र जलेको छ गाउँले पिरतीका लपका बोकी जलाउन नआऊ आँखासँग आँखाहरू जुदाउन नआऊ भित्र बस तिमी बिझाउन नआऊ नमस्कार अनि हार्दिक स्वागत टक्राउन चाहन्छु कार्यक्रम गजल गुन्जनको पर्खाइमा रहनुभएका तपाईँ सम्पूर्णलाई अलिकति भावनाका कुरा अलिकति सिर्जनाका कुरा अनि अलिकति गजलका कुरा लिएर सदा जस्तै आज पनि रेडियो देवद एक सय छ थोप्लो छ मेघार युग परिवर्तनको यो ध्वनि तरंग मार्फत म कार्यक्रम प्रस्तुत युवराज लामिछाने छु तपाईँहरूमाझ त्यस्तै गरी तर्फबाट मिठो साथ रहेको छ मुकेशको र आजको शुरूआतमा कार्यक्रमको प्रारम्भमा मैले गजल वाचन गरे जितु खड्का गाउँले मोरङ उर्लाबारी हाल साउदी अरबबाट हामीलाई गजल पठाउनु भएको थियो र आज पनि सदा जस्तै तपाईँहरूका गजललाई लिन्छौ अनि तपाईँहरूले नै माया गरी पठाउनु भएका गजलहरूलाई म कार्यक्रममा जोड्छु त्यति जेलको लागि यो साङ्गीतिक आवाज तपाईँ सम्पूर्णको लागि सुन्दै गर्नुहोला रेडियो your स्वागत गर्छु पुनः तपाईँ सम्पूर्णलाई गजल अनुरागी तपाईँ सम्पूर्णलाई हार्दिक हार्दिक हार्दिक स्वागत गर्न चाहन्छु तपाईँ यति बेला सुन्दै हुनुहुन्छ कार्यक्रम गजल गुन्जन आजको गजल गुञ्जनको श्रृङ्खलामा पनि हामीले सदा जस्तै तपाईँहरूकै मुखार बिन्दुबाट गजल सुन्छौँ यसैले तपाईँ पनि आउँदै गर्नुहोस् शून्य एकात्र पाँच सतहत्तर सात सय पैँतिसको बाटो भएर र तपाईँहरूले माया गरी पठाउनु भएका गजलहरूलाई पनि हामी कार्यक्रममा वाचन गर्नेछौँ अब गजलतिर लाग्छु म तपाईँहरूका गजल छन् यहाँ लोचन पाण्डेले हामीलाई लोचन पाण्डे फुलको थुङ्गा हुनुहुन्छ चुहा तिन कैलाली हाल मुम्बई भारतबाट गजल लेखेर प्रेषण गर्नुभएको छ म तपाईँहरूमा आज राख्छु यो गजल पशुपतिनाथ फेरि मेरो देशमा सङ्कटकाल नदोहोरियोस् खेतको हालीमा काम गर्दा ज्यान लिने अरिङ्गाल नदोहोरियोस् पशुपतिनाथ फेरि मेरो देशमा संकटकाल नदोहोरियोस् भनिन्छ संविधान सभाको चुनाव हुँदैछ रे मेरो देश नेपालमा निर्वाचन आयोगलाई मेरो आदेश बुथ कब्जा गर्ने बवाल नदोहोरियोस् यो पचास वर्ष पुरानो राजनीति चल्दैन नयाँ मुहार आउनुपर्छ गजलको अलगै राष्ट्रिय फाँट हुनुपर्छ यसमा सवाल नदोहोरियोस् बरु कुटो कोदाली गरेर नै आफ्नो देशमा गुजारा चलाउला बरु कुटो कोदालो गरेर नि आफ्नो देशमा गुजारा चलाउला यो फुलको थुङ्गा परदेशतिर सलाम ठोक्ने ख्याल नदोहोरियोस् पशुपतिनाथ फेरि मेरो देशमा सङ्कटकाल नदोहोरियोस् खेतको आलीमा काम गर्दा ज्यान लिने अरिङ्गाल नदोहोरियोस् पक्का पनि पशुपतिनाथलाई गुनासो गर्दै हुनुहुन्थ्यो नेपालमा यहाँभन्दा अगाडि दोहोरिएका घटनाक्रमहरू कुनै पनि नदोहोरिउन् जे काम भइरहेछ सरासर ती कामहरूलाई सजिलैसँग सम्पन्न गर्न सकियोस् यही कामना गर्नुभएको छ धन्यवाद दिन्छु फोन सम्पर्कमा साथी हुनुहुन्छ हजुर कहाँबाट को हुनुहुन्छ नमस्कार कहाँबाट को बोल्नुभयो बडेराबाट सीता पौडेल सीताजी आराम हुनुहुन्छ एकदम हामीहरू पनि ठिकै छौँ के गर्दै हुनुहुन्छ सीताजीले यतिकै रेडियो सुन्दै थिएँ अनि प्रोग्राम आयो त्यसपछि कल गरेको नि त ए हो हजुर हुन्छ हामी एकादशीको यो माहौलमा पनि छौँ आजबाट यो दिपावलीको आज अन्तिम दिन पनि भन्ने गरिन्छ क्यारे है अवश्य पनि ल सुनौ गजल अवश्य इच्छा बिना सिउँदो मेरो धराधन बिना बिना मेरो बिना जबरजस्ती मलाई माया गर बिना बिना छेउदो मेरो भरभन बिना थाहा छ मलाई यो बिना बाँच्न सक्दैनौ थाहा छ मलाई यो बिना बाँच्न सक्दैनौ तर तिमी मेरै लागि मर भन्दिन जबरजस्ती मलाई माया गर भन्दिन इच्छा बिना सिउँदो मेरो भर भन्दिन एक होडो होइन माया हुनु पर्छ दोहोरो एको होडो होइन माया हुनु पर्छ दोहोरो उसलाई त्यागी मैतिर तर भन्दिन तर तिमी मेरै लागि मर भन्दिन जबरजस्ती मलाई माया गर भन्दिन इच्छा बिना सिउँदो मेरो घर भन्दिन मन परे कि माया तिमीले गाउँमै पाएपछि मन परे कि माया तिमीले गाउँमै पाएपछि मलाई भेट्न भनेपछि घर भन्दिन उसलाई त्यागीमैतिर तर भन्दिन तर तिमीले मेरै लागि मर भन्दिन जबरजस्ती मलाई माया गर भन्दिन तिमीसँग मात्र ऊ खुसी हुन्थे भने तिमीसँग मात्र ऊ खुसी हुन्थे भने मेरो लागि यसको खुसी हर भन्दिन मलाई भेट्न भनी बेसी उल्झार भन्दिन उसलाई त्यागी मैतिर तर भन्दिन तर तिमी मेरै लागि मर भन्दिन जबरजस्ती मलाई माया गर भन्दिन इच्छा बिना सिउँदो मेरो भर भन्दिन हजुर धन्यवाद क्या दमदार गजल तर तिमी मेरो लागि मर भन्दिन जबरजस्ती मेरो सिउँदो भर भन्दिन छैन है <laughs> जे होस् तपाईँको यो गजलमा दम छ है अझ गजलको सुरुको यो मतलामै दम छ तपाईँको खुसी लाग्यो सीताजी दिनानुदिन तपाईँको गजलमा चाहिँ निखार त आउँदै गइरहेको छ यसरी नै यो पछाडिसम्म तपाईँको जीवनभरि नै चलिरहोस् यही कामना गर्न चाहन्छु र अहिलेलाई शुभरात्रिका साथ विदा गर्छु नमस्कार नमस्कार अह सीता पौडेल आउनुभएको थियो बडेरा नवलपरासीबाट निकै सुन्दर सेयरहरू पस्केर गइसक्नु भएको छ तपाईँहरू सम्पूर्णको लागि तपाईँ आउँदै गर्नु होला शून्य एकात्तर पाँच सतहत्तर सात सय पैँतिसको बाटो भएर आज पनि म तपाईँको गजलहरूलाई लिन्छु र आज मैले यहाँ नयाँ साथीहरूलाई पालो दिने विचार गरेको छु फेसबुकमा धेरैजना साथीहरूको गजल छ हामीसँग तर म फेसबुकमा नयाँ साथीहरूको गजल जोड्छु त्यहाँभन्दा अगाडि एकजना साथीको फोन लिन्छु त्यसपछि मात्र हजुर नमस्कार नमस्कार सर अह नमस्कार कहाँबाट को बोल्नुभयो मलेसियाबाट ओहो मलेसियाबाट है हजुर झारीजी जस्तो लाग्यो हजुर हन्ड्रेड पर्सेन्ट के गर्दै हुनुहुन्छ झारीजी एकदम आरोग्य सर यो समय चाहिँ भन्नुपर्दा ड्युटीमै भन्नु पर्यो सर ए ड्युटीमा हुनुहुन्छ है अवश्य पनि तपाईँ गजल गुन्जको निकै ठुलो फ्यान पनि हुनुहुन्छ हिजो चाहिँ मङ्गलबारलाई चाहिँ बुधबार बनाएर पनि फोन गर्नु भएको रहेछ रेडियोमा है कहिलेकाहीँ यस्तो हुन्छ कि भइदिएछ हिजो हाँसो लागिरहेको थियो मलाई पनि साथीले भन्दै हुनुहुन्थ्यो मुकेशजीले मलाई एकदमै खुसी लाग्यो जो माया गर्नुहुन्छ यो माया चाहिँ यसरी नै रहिरहोस् यही कामना गर्छु म एकदमै सर सदाबार रहन्छ यो अवश्य पनि ल सुनौ गजल हजुर जल्दैछ दिल जल्न देऊ नसोध भो पीडाहरू जल्दैछ दिल जल्न देऊ नसोध भो पीडाहरू कति दुख्छ छातीभित्र नखोज भो पीडाहरू जल्दैछ दिल जल्न देऊ नसोध भो पीडाहरू एकपछि अर्को यहाँ अनगिन्ती थपिँदैछन् एकपछि अर्को यहाँ अनगिन्ती थपिँदैछन् हुँदै समी बिन्ती मेरो नरो जभो पीडाहरू कति दुख्छ छातीभित्र नखो जभो पीडाहरू छाडिदेऊ ग्रस्त छ यो जिन्दगी नै आफै भित्र भित्रै यहाँ ग्रस्त छ यो जिन्दगी नै आफै भित्र भित्रै यहाँ छाडिदेऊ यही मलाई नखो सबो पीडाहरू जल्दै छ दिल जल्न देऊ नसो दभौ पीडाहरू हाँसिरहनु बाँचिरहनु तिमीलाई कामना छ हाँसिरहनु बाँचिरहनु तिमीलाई कामना छ मैले जस्तो कहिले काहीँ नभो कभो पीडाहरू कति दुख्छ छातीभित्र नखो जभो पीडाहरू अन्तिम शेर आँसु पिउँदै एक्लै यहाँ बाँच्ने बानी परिसक्यो आँसु पिउँदै एक्लै यहाँ बाँच्ने बानी परिसक्यो कति हुन्छ हुन देऊ नरो जबु पीडाहरू जल्दैछ दिल जल्न देऊ नसो दबो पीडाहरू कति दुख छाती छातीभित्र नखो जबु पीडाहरू सरी भन्न चाहन्छु सर यहाँ अन्तिम शेरमा अलिकति निश्चय गल्ती भएछ यहाँ अलिकति कापीमा अलिक केयरमेट छ कि त्यही भएर त्यसको लागि सरी भन्न चाहन्छु यी दिलका मनका वेदनाहरूलाई चाहिँ भत्ता भुङ्ग पारिदिनु भयो तपाईँले गजल छ है <laughs> यस्तो हो के हुन्छ भने तपाईँहरू गजल सुनाउनुहुन्छ कतिपय चाहिँ हाम्रो श्रोताहरूको चाहिँ मनै छुन्छ कि उहाँको वास्तविक जीवनसँग मेल खाइदिन्छ है चाहिँ अनि कतिको चाहिँ आँसु खसेको कुराहरू पनि गुनासो गर्नुहुन्छ अब त्यो चाहिँ उहाँहरूमै भर पर्छ कतिको सत्य हो भन्ने कुरा त है <laughs> हजुर एउटा सिर्जना एउटा सिर्जना हो यति सिरियस तरिकाले हामीले लिनु हुँदैन हामीलाई लाग्छ होइन यस्तो मलाई के लाग्छ फेरि सिर्जना भनेको कसैको मनमुटु छुनै पर्छ यदि मनमुटु छुँदैन भने त सिर्जना नै होइन मेरो विचारमा चाहिँ हुँदैन है हजुर अवश्य पनि खुसी लाग्यो झरिदानजी मलेसियाबाट निकै माया गर्नुहुन्छ यो हाम्रो सम्बन्ध यसरी नै अगाडि बढ्दै जाओस् भन्न चाहन्छु अनि आफ्नो स्वास्थ्यको पनि ख्याल गर्नु होला परदेशमा हुनुहुन्छ यही कामना गर्दै अहिलेलाई शुभरात्रिको साथ विदा गर्छु नमस्कार हस् धन्यवाद सर नमस्कार अह झरिदान राई आउनुभएको थियो मलेसियाबाट हाम्रो चाहिँ गाईघाटको मित्र हुनुहुन्छ वैदेशिक रोजगारमा हुनुहुन्छ तर यो माया भन्ने चिज मलाई कहिलेकाहीँ अलिकति सोच्न पनि मन लाग्छ कि सबै कुरा बगान बनायो ल यो भगवान्ले बनाइदियो यस्तो बनायो भगवान्ले उस्तो बनायो भगवान्ले तर यो माया र यो सम्बन्ध कसले बनायो होला कि यो पनि भगवान्ले होला जस्तो लाग्छ कुनै एकजना साथी हाम्रो फोन सम्पर्कमा हुनुहुन्छ पुनः उहाँलाई स्वागत गर्छु हजुर नमस्कार नमस्कार सर आह नमस्कार हजुर कहाँबाटको बोल्नुभयो म दुबईदेखि पवन घरती मगर पवनजी हार्दिक स्वागत छ यहाँलाई पनि धन्यवाद आराम हुनुहुन्छ पवनजी हजुर आराम भएन हजुरको सुनाउनु एकदम हामीहरूको पनि ठिकै छ के गर्दै हुनुहुन्छ यति बेला यति बेला रुममै बसिरहेको ए अनि पवनजीको नेपाल आउने तयारी त छैन है म लगभग दुई महिनापछि सायद भेट हुन्छ होला दुई महिनापछि आउँछु होला ए ए दुई महिनापछि आउनुहुन्छ नेपाल है केही समय अगाडि आउनुभएको थियो हिन्दी गजल सुनाउनु भएको थियो आज कस्तो गजल सुनाउनुहुन्छ आज नै एउटा अलि पुरानै गजल सुना भनेर ल हिन्दी गजलमा पनि निकै दम छ सुनौ तपाईँको आवाजबाट हजुर अवश्य कोही कोही यसरी चोट खाइरहेछ कोही कोही यसरी चोट खाइरहेछ अचानो भनेर त्यो मुस्कुराइरहेछ कोही कोही यसरी चोट खाइरहेछ अचानो भनेर पो मुस्कुराइरहेछ पुजारीले मन्दिरमै कुमारी भोगेछ पुजारीले मन्दिरमै कुमारी भोगेछ देउता भन्ने पत्थर मिलाइरहेछ अचानो भनेर पो मुस्कुराइरहेछ जसले जसले घृणा गरेर मलाई त्यागे थियो जसले जसले घृणा गरेर मलाई त्यागे थियो उसैको यादले किन सताइरहेछ एउटा भन्ने पत्थर निधाइरहेछ पशु हत्या गरेर पुण्यको कमाउन पशु हत्या गरेर पुण्यको कमाउन मूर्ख मान्छे चढाइरहेछ उसकै यादले किन सताइरहेछ देशभक्त देशभक्तले भष्टको उपाधि पाएसी <laughs> देशभक्तले भष्टको उपाधि पाएसी पागल बनी दुनियाँ हँसाइरहेछ कोही कोही यसरी चोट खाइरहेछ अचानो भनेर पो मुस्कुराइरहेछ अचानो भनेर पो मुस्कुराइरहेछ कोही कोही यसरी चोट खाइरहेछ अचानो बनेर पो मुस्कुराइरहेछ है निकै निकै सुन्दर शेरहरू पस्किदिनु भयो पवनजी यहाँलाई हार्दिक धन्यवाद दिन चाहन्छु हुन्छ सम्पूर्णलाई सम्झना सुनाइदिनु होला त्यहाँ तपाईँको साथीहरूलाई है सर हजुर अहिलेलाई शुभरात्रि शुभ सपनी पवन घरती मगर गुल्मीका मित्र हाल दुबईबाट आउनुभएको थियो आज दुईजना साथीहरू बाहिरबाट आइसक्नु भएको छ अबको पालो तपाईँको है यही कामना गर्छु शून्य पाँच सतहत्तर सात सय पैँतिसको बाटो भएर आउँदा त्यहाँभन्दा अगाडि म एउटा गजल राख्छु यहाँनिर जीवन न्यौपानीहरू आगले हामीलाई फुलबारी दाङबाट पठाउनु भएको छ आँखा छोप्नु मेरो लास हेर्दै नहेर्नु सेतो कात्रो मेरो लासमा बेर्दै नबेर्नु आँखा छोप्नु मेरो लास हेर्दै नहेर्नु कठै भन्लान् कुरा सोध्लान् मेरो बारेमा कठै भन्लान् कुरा सोध्लान् मेरो बारेमा कान थुन्नु दुनियाँलाई टेर्दै नटेर्नु म जिउँदो हुँदा अँध्यारो भो मेरो घरको दैलो अह म जिउँदो हुँदा अँध्यारो भयो मेरो घरको दैलो दियालोले दैलो अब घेर्दै नघेर्नु नपुछ्नु है सिन्दुर अनि नफुटाउनु चुरा नफुट्नु है सिन्दुर अनि नफुटाउनु चुरा रातो छोडी सेतो वस्त्र फेर्दै नफेर्नु आँखा छोप्नु मेरो लास हेर्दै नहेर्नु सेतो कात्रो मेरो लासमा बेर्दै नबेर्नु निकै मार्मिक सेयरहरूको लागि धन्यवाद दिन्छु फोन सम्पर्कमा साथी हुनुहुन्छ हजुर नमस्कार हजुर नमस्कार नमस्कार हजुर कहाँबाट को बोल्नुभयो म के भन्छ सूर्यपुराबाट मनिष पाण्डे प्रयास मनिष आराम हुनुहुन्छ हजुर एकदमै गजलका सेयरहरू दगुरिरहेछन् है हजुर हजुर दगुरिरहेछन् अवश्य पनि प्रयासजीको चाहिँ गजलमय भविष्यको कामना गर्न चाहन्छौँ हामी हजुर धन्यवाद आज पहिलो पटक हो कि जस्तो लाग्यो गजल गुन्जनमा है गजल गुन्जनमा चाहिँ पहिलो पटक ल त्यसो भने दमदार सेरहरूको झड्का लाग्छ हामीलाई आज सम्भावना छ हजुर हजुर सायद ल सुरु गरौँ ल सुरु गर्नुहोस् ल है त एउटा त्यस्तो समय आउनेछ एक दिन आउनेछ पक्का एउटा त्यस्तो समय आउनेछ एक दिन सूर्य पश्चिमबाट उदाउनेछ एक दिन अरे एउटा त्यस्तो समय आउनेछ एक दिन सूर्य पश्चिमबाट उदाउनेछ एक दिन बाँचिएको बिरुवा बाँचिएको बिरुवा बिस्तारै पलाए जस्तै गरी बाँचिएको बिरुवा बिस्तारै पलाए जस्तै गरी मन उनको पनि पलाउने छ एक दिन एउटा त्यस्तो समय आउने छ एक दिन सूर्य पश्चिमबाट छ एक दिन मलाई त लाग्छ मलाई त लाग्छ बम बारुद बनाउने मलाई त लाग्छ बम बारुद बनाउने यो विज्ञानले संसार जलाउने छ एक दिन एउटा त्यस्तो समय आउने छ एक दिन सूर्य पश्चिमबाट उदाउने छ एक दिन ठुला नेताले एकदमै ठुला नेताले पढे मेरो गजल ठुला नेताले पढे मेरो गजल अनि भने यी गजलले सत्ता ढलाउने छ एक दिन एउटा त्यस्तो समय आउने छ एक दिन सूर्य पश्चिमबाटै उदाउने छ एक दिन अन्तिम सेयर सुन्दा सुन्दा पत्यारै नलाग्न सक्छ तपाईँलाई तर सुन्दा पत्यारै नलाग्न सक्छ तपाईँलाई तर यो अनिसले सरकार चलाउने छ एक दिन एउटा आउने छ एक दिन सूर्य पश्चिमबाट छ एक दिन पक्का पनि मनिषजीको गजलले सरकार चलाउँछ मनिषले भन्दा पनि मनिषको गजलले चाहिँ सरकार चलाउँछ यो हाम्रो ठोकुवा एउटा यस्तो समय आउने छ एक दिन सूर्य पश्चिमबाट छ एक दिन अरे वा सलाम छ तपाईँको यो मतालालाई मनिष जी सम्झिँदै होला अहिलेलाई शुभरात्रि शुभ छ मरिष मनिष पाण्डे प्रयास हुनुहुन्थ्यो हामीसँग यति बेला दमदार गजल सुनाउनु भयो निकै खुसी छु आज म यसरी नै चाहिँ उमङ्ग बढिरहेको छ आजका शेरहरू एकदमै चोटिला छन् सबै शेरहरू म यहाँ सौगात गजमेर मात्राले हामीलाई झापाबाट र हाल दोहा कतारबाट गजल पठाउनु भएको रहेछ उहाँको गजल लिन्छु त्यसपछि फोन बाँच्दा बाँच्दै परदेशमा बाँच्दा बाँच्दै परदेशमै मर्नु पर्यो भने तिमी दोषी हुन्छौ हत्या गर्नु पर्यो भने केही जवाफ तिमीसँग बाँकी रहन्न हो केही जवाफ तिमीसँग बाँकी रहन्न मेरो आँत तिम्रो मनमा लड्नु पर्यो भने तिम्रै कारण भएछ त्यो हाल देखेर प्रेम के हो बुझ्थ्यो तलै झर्नु पर्यो भने बाँच्दा बाँच्दै परदेशमै मर्नु पर्यो भने तिमी दोषी हुन्छौ हत्या गर्नु पर्यो भने थुक्छन् जब सबै मिली तिम्रो मुहारमा अरे थुक्छन् जब सबै मिली तिम्रो मुहारमा द्वन्द हुन्छ ठुलै शोकमा पर्नु पर्यो भने मेरो लास तुलसीमा राखी रोको बेला मेरो लास तुलसीको मठमा राखी रोको बेला मुटु पक्कै दुख्छ अर्थी छर्नु पर्यो भने बाँच्दा बाँच्दै परदेशमै मर्नु पर्यो भने तिमी दोषी हुन्छौ हत्या गर्नु पर्यो भने धन्यवाद दिन्छु यी सेयरहरूको लागि त्यस्तै गरी हामीसँग फोन सम्पर्कमा कुनै एकजना साथी हुनुहुन्छ अरे मुकेशजीले जानकारी गराउँदै हुनुहुन्छ कहाँबाट को हुनुहुन्छ उहाँसँग कुराकानी गरौँ हजुर नमस्कार हजुर नमस्कार कहाँबाट को बोल्नुभयो ए ए धरान पुग्नु भएको छ यति बेला भवानीजी के छ धरानतिरको माहौल नेपालको स्थिति त्यस्तै छ कतै तपाईँ फस्नु भएको त छैन नि बन्दमा होइन तर जाँदाखेरि चाहिँ एकदमै त्यस्तै भयो दादा है बन्दको अघिल्लो दिन राति हिँडेको अनि बाटोमा फेरि त्यस्तै भयो ल यो सबै बन्दलाई हटाइदिने गजल सुन एउटा <laughs> ल सुरु सँगै जिउँछु भन्नेले नै आज नाता तोडिदियो सँगै दिउँछु भन्नेले नै आज नाता तोडिदियो छाडी मलाई बिच बाटोमा बाटो अन्तै मोडिदियो जुनी जुनी मेरै साथमा हुने कसम खानेले नै जुनी जुनी मेरै साथमा हुने कसम खानेले नै गोरे टोमै पुग्ने नपाई टोमै छोडिदियो छाडी मलाई बिच बाटोमा बाटो अन्तै मोडिदियो जीवनको अन्तिमसम्म साथ दिन्छु तिमीलाई भन्दै जीवनको अन्तिमसम्म साथ दिन्छु तिमीलाई भन्दै सँगै सागर तर्छु भन्थ्यो बगरमै छोडिदियो छाडी मलाई बिच बाटोमा बाटो अन्तै मोडिदियो तिमी नै हौ मेरो जीवन तिमी नै हौ मृत्यु भन्थ्यो तिमी नै हौ मेरो जीवन तिमी नै हौ मृत्यु भन्थ्यो झुटा कसम खाएको रहेछ अन्तै नाता जोडिदियो छाडी मलाई बिच बाटोमा बाटो अन्तै मोडिदियो भगवानलाई साँची राखी खाए काती बाचा कसम भगवानलाई साँची राखी खाए काती बाचा कसम भरमै टुक्रा टुक्रा बनाएर फोडिदियो छाडी मलाई बिच बाटोमा बाटो अन्तै मोडिदियो सँगै जिउँछु भन्नेले नै आज नाता तोडिदियो सँगै जिउँछु भन्नेले नै आज नाता तोडिदियो यति दादा भवानीजी धेरैजनालाई रुवाउनु भयो तपाईँले त है रेडियो सुनेर बस्नुभएको धेरै श्रोताहरू रोइराख्नु भएको छ यति बेला तपाईँको गजलले यस्तै यस्तै भन्दै थियो बाटो मोडिएको कुरा गर्दै थियो त्यो बाटो मोडिनेको कारण पनि हुनसक्छ ब्रेक फेल भयो होला अनि त्यो बनाउनको लागि मोडियो होला फेरि तपाईँतिर मोड्छ त्यो बाटो बनेन ए बनेन है होइन बिच बाटोमा अलपत्र पर्न त सक्छ नि होइन अवश्य पनि त्यो बाटो तपाईँतिर मोडिनेछ एक दिन हाम्रो काम यही छ हुन्छ यसलाई शुभरात्रि नमस्कार भवानी पान होमगाई आउनुभएको थियो आफ्नो गजल राखेर गइसक्नु भएको छ अब यहाँनिर अर्को गजल राख्छु जय भाबुकले धेरै लामो समयको अन्तरपछि हामीलाई गजल पठाउनु भएको छ जयराम विक जय भावुक हुनुहुन्छ बर्दियाको मित्र हाल मलेसियाको जहरबाट हामीलाई पठाउनु भएको छ तिम्रै भर साँच्चै पर्छु भन्ने हराइन् धेरै माया साँच्चै गर्छु भन्ने हराइन् बाचा कसम खाएर सयौँ जुनीका तिमीतिरै साँच्चै सर्छु भन्ने हराइन् मनमुटुमा सजाए अलिकति लजाई मनमुटुमा सजाई अलिकति लजाई सँगै खोला साँच्चै तर्छु भन्ने हराइन् पानी ल्याउने बाहनामा मलाई भेट्न पँधेरीमा साँच्चै झर्छु भन्ने हराइन् तिम्रै भर साँच्चै पर्छु भन्ने हराइन् धेरै माया साँच्चै गर्छु भन्ने हराइन् अह धन्यवाद दिन्छु जयजीलाई फोन सम्पर्कमा कुनै साथी हुनुहुन्छ उहाँसँग कुराकानी गर्छु हजुर नमस्कार नमस्ते अह नमस्कार हजुर कहाँबाट को बोल्नुभयो म सुनौल आठ मिलन चोकदेखि स्वप्निला नेउपाने स्वप्निला नेउपाने जी आराम हुनुहुन्छ हजुर आठ नम्बरतिर हुनुहुन्छ यति बेला हजुर अनि के गर्दै हुनुहुन्छ स्वप्निलाजीले मैले हजुरको कार्यक्रम सुन्दै बसेको ए ए कार्यक्रम सुनिरहनु भएको छ यति बेला हजुर पहिलो पटक कार्यक्रममा एकदमै खुसी छौ स्वप्निलाजी हामी पक्का पनि गजलको साथमा आउनु भएको होला है हजुर एकदमै ल सुनौ त्यसो भने हुन्छ मेरो बाटो नहेर्नु अब मेरो बाटो नहेर्नु अब अन्तै पाइला मोडिसके पहिला कि जस्ती रहिन म पुराना आदत छोडिसके पहिला कि जस्ती रहिन म पुराना आदत छोडिसके मनमा त तिम्रै माया थियो मनमा त तिम्रै माया थियो त्यो माया तिमीले सकेनौ बुझ्न अब बुझ्न चाहेर के गर्छौ अर्कैको घुम्टो ओढिसके पहिलाकी जस्ती रहिन म पुराना आदत छोडिसके छरे थिए मनमा तिम्रै माया छरेथी मनमा तिम्रै माया उम्रन पाइन तिम्रै कारण अब त मनमा अर्कैको माया रोपेर पनि गोडिसके पहिला कि जस्ती रहिन म पुराना आदत छोडिसके याद त तिम्रो नआउने होइन याद त तिम्रो नआउने होइन पागलै हुन्छु तिम्रो यादमा तिमीलाई बुझ्ने कोसिसमा छु तिमीसँगको नाता तोडिसके पहिला कि जस्ती रहिन म पुराना आदत छोडिसके सके भुल्ने कोसिस गर्छु सके भुल्ने कोसिस गर्छु नत्र तिम्रै नाउँमा मर्छु अब त चाहेर नि पाउन सक्दिनँ अन्तै नाता जोडिसके मेरो बाटो नहेर्नु अब अन्तै पाइला मोडिसके पहिला कि जस्तै रहिन म पुराना आदत छोडिसके अरे वाह पहिला कि जस्तै रहेन अब स्वप्निलाई निकै सुन्दर सेरहरू बस्किनुभयो स्वप्निलाजी अझै अझै अझै चाहिँ निखार्थ ल्याउनु होला यही कामना गर्न चाहन्छु तपाईँलाई है हुन्छ अहिलेलाई छुट्टिन्छौँ कार्यक्रम सुन्दै गर्नु होला सम्झँदै गर्नु होला नमस्कार स्वप्निला नेउपाने आउनुभएको थियो सुनौल बाच सुनोल आठ भन्दै हुनुहुन्थ्यो तपाईँको पालो अबको पालो चाहिँ शून्य एकात्तर पाँच सतहत्तर सात सय पैँतिसको बाटो भएर आउनु होला अनि आशा छ तपाईँका दमदार दमदार दमदार सेरहरू हामी सुन्न पाउँछौँ गजलका कृपया आउनु होला तपाईँहरूको लागि बाटो खुला छ यहाँ अर्को गजल राख्छु धेरैजना साथीहरूको गजल छ हामीसँग तर हेरौँ कतिको लिन्छु आज म यहाँनिर अर्को गजल राख्छु धेरै लामो समयपछि आएको छ हामीलाई गजल रवि विरही रावत हुनुहुन्छ बलिया तिन कैलालीका मित्र आज संसार बदलिएको छ समयले कोल्टे फेरेको छ आज संसार बदलिएको छ समयले कोल्टे फेरेको छ आँसुले गह भरिएको छ समयले कोल्टे फेरेको छ बाँच्ने सहारा थियो जो बुढाबुढी आमा बाको आज अरे बाँच्ने बाँच्ने सहारा थियो जो बुढाबुढी आमा बाको आज उसैको चिन्ता दन्किएको छ समयले कोल्टे फेरेको छ उसैको चिता दन्किएको छ समयले कोल्टे फेरेको छ छटपटिएर रुँदै थिएँ यादमा यसरी छोराको चितामा लास राखिएको छ समयले कोल्टे फेरेको छ भो दोष लगाउँदैन कसैलाई पनि अबदेखि मैले समय निष्ठुरी भइदिएको छ समयले कोल्टे फेरेको छ मेरो प्रिय मान्छे मलाई धरधरी रुवाएर आज मेरो प्रिय मान्छे मलाई आज धरधरी रुवाएर खै किन यसरी टाढिएको छ समयले कोल्टे फेरेको छ आज संसार बदलिएको छ समयले कोल्टे फेरेको छ आँसुले गह भरिएको छ समयले कोल्टे फेरेको छ धन्यवाद दिन चाहन्छु रवि विरही रावतजीलाई यति बेला फोन सम्पर्कमा कुनै एकजना साथी हुनुहुन्छ उहाँसँग कुराकानी गरौँ हजुर नमस्कार हजुर नमस्कार नमस्कार हजुर सरोज चौलागाई हजुर हजुर यो आवाजले झस्काइदिन्छ कि <laughs> सरोजी आराम हुनुहुन्छ एकदमै के छ माहौल माहौल एकदमै अब भन्नुभयो जोरदारै छ जोरदार छ भनेपछि अब बन्द छ होइन खोलिरहेको त्यही पनि विरोध गरिरहेछ कतै बन्द गर्ने बन्दकर्ताहरू छन् कतै विरोधकर्ताहरू छन् यस्तै छ माओ गजल मुक्तकले पनि चुनाव गर्ने तयारी गर्दै होला नि के अरे है हजुर हजुर लेखेको खै मिल्दै मिलेन आज त अनि म यतिकै छु पेन्डिङमा राखिरहेको एउटा गजललाई के आजको गजलको उम्मेद्वार राख्नुहोस् तपाईँको तर्फबाट <laughs> गजलको उमेरमा चाहिँ अब अघि अर्कै खालको छ होइन त्यो मैले पहिले लेखेको हो होइन आजै लेखेको चाहिँ हजुर आजै लेखेको गजल चाहिँ छ त्यो अलिक मिलिरहेको छैन त्यही भएर अब के भन्नु होइन ल न त ल अर्को चाहिँ हाल मेरो जीवन साथी छान्छु म तिमीलाई मेरो जीवन साथी छान्छु म तिमीलाई तानेरै भए पनि लान्छु म तिमीलाई मेरो जीवन साथी छान्छु म तिमीलाई तानेर नै भए पनि लान्छु म तिमीलाई उत्तौली छे भने पनि अरू सबै सबैले उत्तौली छे भने पनि अरू सबै सबैले खुला हृदय भए कि मान्छु म तिमीलाई तानेरै भए पनि लान्छु म तिमीलाई कुन ठाउँमा भनी हेर त एकपटक कुन ठाउँमा भनी हेर त एकपटक त्यहीँनिरै भेट्न म जान्छु म तिमीलाई तानेरै नै भए पनि लान्छु म तिमीलाई हो शर्माएर नहेर तिमी मलाई यसरी हो शर्माएर नहेर तिमी मलाई यसरी नत्र यहीँ अङ्गालामा तान्छु म तिमीलाई तानेरै नै भयो भने लान्छु म तिमीलाई स्वीकार गर यो सरोजलाई एकचोटि स्वीकार गर यो सरोजलाई एकचोटि जिन्दगीभर नै चाहन्छु म तिमीलाई तानेरै भयो भने लान्छु म तिमीलाई मेरो जीवन साथी छान्छु म तिमीलाई हजुर यही हो ल अब चौला चौलागाईजीले बर्बाद पार्नु नि भयो <laughs> है त्यो हजुर मानिनौ भने तानेर लैजान्छु भनेपछि त बर्बाद हुने भयो नि त है यस्तै छ अलि पनि अर्को लेख्दै थिएँ यस्तो छ मेरो भन्नु न एउटा सानो मतलब मात्रै हाल्ने मैले शरीर मात्र थियो मेरो सुर थिएन उनीसँग बोल्न मन मजबुर थिएन मिठै बोले बाहिरी बोली मैले त्यहाँ तर त्यो कति पनि सुमधुर थिएन यो छ तर अलिक मिल्दै छैन पछि अर्को प्रतीक्षामा यसलाई चाहिँ कमिङ सुन भनेर राखिदियो है मैले <laughs> यही कामना गर्छ हुन्छ सरोजी हजुर भगाएर लैजानु होला पार्टी पनि खुवाउनु पर्छ हामीहरूलाई <laughs> हुन्छ हुन्छ ल हुन्छ अहिले छुट्याउ नमस्कार शुभरात्री ल हजुर शरद चौलागाई सरलाईबाट आउनुभएको थियो निकै रमाइलो मान्छे हुनुहुन्छ अब अर्को गजल राख्छु अब कृपया फोन नगर्नु होला हामी तपाईँको फोनहरू लिँदैनौँ यहाँ दुई चारवटा गजल छन् म केही गजलहरूलाई तपाईँहरूमा माझ प्रस्तुत गर्छु पल्लो ड्याङको मुला रविन शर्मा चापागाई हुनुहुन्छ जहदा नवलप्रासीबाट हामीलाई चाहिँ गजल पठाउनु भएको छ उहाँलाई चाहिँ रविन शर्मा भन्दा पनि पल्लो ड्याङको मुला भनेर चिन्ने गरिन्छ तिम्रो डोली उठेपछि कति आए कति गए मनको डोरी टुटेपछि कति आए कति गए भनेकी थियौ तिमीले पनि म बिना त एक्लै हुन्छौ अरे भनेकी थियौ तिमीले पनि म बिना त एक्लै हुन्छौ साथ तिम्रो छुटेपछि कति आए कति गए तिमी ठुलो जातको अरे म दलित भए भन्दै समाज यो जुटेपछि कति आए कति गए धन हुँदा हिजोसम्म मेरै होस् त भन्थे सबै अरे धन हुँदा हिजोसम्म मेरै होस् त भन्थे सबै आफन्तले लुटेपछि कति आए कति गए साथ दिन्छु भन्नेहरू सयौं भेट्यो रबिनले अन्तिम शेर साथ दिन्छु भन्नेहरू सयौं भेट्यो रबिनले नियतिले चुटेपछि कति आए कति गए तिम्रो डोली उठेपछि कति आए कति गए मनको डोरी टुटेपछि कति आए कति गए धन्यवाद दिन चाहन्छु रविन शर्मा चाबागाईलाई यी सुन्दर शेरहरूको लागि ल अब भने हामी अन्तिम अन्तिम चरणमा छौँ एउटा गजल राख्छु तपाईँको को हुनुहुन्छ लक्की यहाँ हेर्दैछु मैले ल यहाँ चाहिँ स्याङ्जाको मित्रको गजल छानियो युएई हुनुहुन्छ हाल पल्ली मगर दोधारे भनेर लेख्नुहुन्छ आफ्नो नाम ताराहरू गगनमा झुन्डिएर कति थाकेका होलान् यता गुरुत्व आकर्षणले नै भुइँतिर तानेका होलान् अक्सिजन बिना जीवन छैन भन्छन् वैज्ञानिकहरू हो हुन पनि साँच्चै हो अक्सिजन बिना जीवन छैन भन्छन् वैज्ञानिकहरू माटोमा पुरिएर जीवहरू कसरी बाँचेका होलान् हेर त यो अँध्यारो रातमा पुच्छरको राको बालेर जुनकिरीहरू के खोज्न कता लागेका होलान् त्रिपाल टाँगेर जीवन बिताउने बिचरा गरिबहरूले कहिले आ कहिले काहीँ आँसु पिएर नि छाक टारेका होलान् उपहारको लागि जुन दिने झुटा आश्वासन दिएर हो उपहारका लागि जुन दिने झुटा आश्वासन दिएर प्रेमीहरू प्रेमिकालाई किन यसरी ढाँटेका होलान् ताराहरू गगनमा झुन्डिएर कति थाकेका होला धन्यवाद दिन्छु दोधारेजीलाई र अब भने हामी तपाईँहरूमा छुट्ने पर्ने बेला आइसकेको छ आज धेरैजना साथीहरूको गजल थियो हामीसँग के गर्नु आज धेरै गजलहरूलाई हामीले वाचन गर्न सकेनौँ माफ गर्नु होला मैले चाहिँ आज धेरै लामो समयको अन्तरालपछि गजल पठाउने साथीहरूको गजलहरूलाई जोडिरहेको छु यहाँ जानकारीहरू आइरहेका छन् हाम्रो गजल किन वाचन भएन भनेर उहाँहरूलाई पनि कृपया अन्यथा नसोच्नु होला समयले गर्दा मैले तपाईँको गजल राखेको छैन अर्को सप्ताह अवश्य पनि ती गजलले स्थान पाउँछन् र यी गजल पनि सुरक्षित हुन्छन् यति कुरा पनि तपाईँहरूले बुझिराख्नुहोस् यही कामना गर्छु तपाईँ सम्पूर्णलाई र अब भने छुट्नुपर्ने हुन्छ कार्यक्रम सुनेर साथ दिने तपाईँ सम्पूर्णलाई धन्यवाद सहभागिता हुने तपाईँलाई पनि र सहभागिता जनाउन खोज्ने तर फोन नलाग्ने तपाईँ सम्पूर्णको लागि र तर्फबाट मिठो साथ दिने मुकेशलाई पनि हृदयबाटै धन्यवाद दिँदै र आज कार्यक्रम सुन्न नपाउने तपाईँको लागि विभिन्न ब्लग स्पोर्टबाट पनि कार्यक्रम सुन्न पाउनुहुन्छ त्यसका लागि रेडियो देवदहको ब्लग स्पोर्ट रहेको छ W W W dot radio Devdaha dot blogspot dot com त्यस्तै गरी डब्लु डब्लु डब्लु डट मेरो रापाको dot blogspot dot com त्यस्तै गरी W W W dot Chisapani Nepal dot blogspot dot com त्यस्तै गरी W W W dot Mohan Bihani dot blogspot dot com त्यस्तै गरी W W W dot Arjun Drishti dot blogspot dot com त्यस्तै गरी W W W dot Ashish Danai dot com dot NP त्यस्तै गरी W W W dot Butwal online dot कमबाट पनि तपाईँले हाम्रो कार्यक्रमलाई सुन्न सक्नुहुन्छ भोलिका दिनहरूमा डाउनलोड गरेर कार्यक्रम सुनिसकेपछि तपाईँलाई के कस्तो लाग्छ जस्तो लाग्छ त्यस्तै प्रतिक्रिया पनि दिन नभुल्नुहोला यही कामना गर्न चाहन्छु र अर्को सप्ताह भेट हुने बाचा गर्दै आजको लागि युवराज लामिछाने प्रदीप पनि लिन चाहन्छ हस्त नमस्कार शुभरात्रि शुभ सपना जब तिमी रिसाएर